नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसम्म अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा यति बेला राज हुनुहुन्छ अनि तपाईँको साथमा आज म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म तपाईँको माझमा रहन्छौँ र विशेष गरी यो समयमा तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवारसम्म पुर्याउने गर्छौँ यदि आफन्तहरूसम्म सम्झना सन्देशहरू सार्न चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आज पनि यो बाटो हामीले तपाईँको लागि खुल्ला गरेका छौँ र यति बेला तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगेहर्सबाट त सुन्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्ते दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर धादिङबाट प्रेम बहादुर थिङ हाम्रो प्रेमजी अहिले कता हुनुहुन्छ कुराकमा हुनुहुन्छ अनि के गर्नुहुन्छ खासमा तपाईँ बिरामी ए भने पछाडि उपचार गराउनलाई यहाँ आउनुभयो हो हजुर अनि कस्तो भइरहेछ त राम्रोसँग आफ्नो ख्याल गर्नु होला है मेडिसिन टाइममा लिनुहोला है अनि आज अर्पण समर्पणमा आउनु भएको छ खाजा खानुभयो कि खानु भएको छैन त एकैछिनपछि जे पाए त्यही खानु पनि भएन है विचार गरेर खानु होला है त अनि आज अर्पण समर्पण मार्फत तपाईँको सम्झना सन्देशहरू चाहिँ कसको लागि छ धन्यवाद कन्ट्रोल साथी भन्नाले सञ्जय चेपाङ गिरबहादुर चेपाङ उहाँ विदेशमा बस्ने बिरु चेपाङ सुरेन्द्र चेपाङ यो कोराकमा बस्ने सञ्जय रुम्बालाई भक्त तामाङलाई प्रेम भन्ने चिनिँदा चिन्ने सपना दिदी हुन्छ प्रेमजी छुटाउ है ल नमस्कार प्रेमजी हुनुहुन्थ्यो यति बेला धादिङबाट भन्दै हुनुहुन्थ्यो अहिले चाहिँ कुराकमा आइपुगेको छु भन्नुभएको छ उपचारको सिलसिलामा चितवनमा आउनु भएको रहेछ सायद र तपाईँ पनि आउन चाहनुहुन्छ यो समयमा यसै गरी सन्देशहरू सम्झनाहरू तपाईँको घर परिवारसम्म पुर्याउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गरिहाल्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ डल्लाकोटी पोल्टी फार्मबाट गणेश धेरै समय पछाडि भेट भयो है गणेशजी केमा व्यस्त हुनुहुन्छ त्यस्तो विधि म काठमाडौँतिर गएको थिएँ बुवा बिरामी भएर हजुर भर्खर आइपुगेको त्यही भएर एहे भने पछाडि के भयो अलि सन्चो हुनु भएको छ हजुर सन्चो भयो एउटा किडनी खराब थियो अनि अर्को चाहिँ किडनीमा पनि चाहिँ ढुङ्गा थियो त्यो ढुङ्गा बिग्रियो फेरि किडनी त फाले होइन जानै छ भने पछाडि एकदम ख्याल गर्नुपर्ने रहेछ एकदम धेरै ख्याल गर्नु होला है हजुर अनि अरू तपाईँको हालखबर के छ मेरो हालखबर एकदम ठिकै छ सबै ठिक छ घर परिवारको ठिक छ है विनोदजीको के छ सबैजनाको एकदम ठिकठाक छ धेरै सोधेखारी होला भनिदिनु होला हुन्छ रेडियो अर्पण होल युनिटलाई अनि आज गणेशजीले चाहिँ विशेष गरी सम्झना सन्देशहरू कसलाई दिनुहुन्छ सम्झना सर्वप्रथम हजुरलाई धन्यवाद अनि मेरो घर परिवारलाई मेरो आफन्तजनहरूलाई फोन लाइनमा आउने सबै साथीहरूलाई मलाई चिन्ने चिन्ने सम्पूर्णलाई हुन्छ गणेशजी अलि भने छु है ल नमस्कार नमस्ते गणेशजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो यो श्रृङ्खलामा तपाईँको लागि मोडर्न सङ्गहरू आज मैले लिएर आएको छु र यति बेला राख्छु एउटा निकै नै चर्चित आवाज म मरेर के भयो म जस्तो हजार पाइहाल्छौ विचार पाइहाल्छौ के भो म जस्तो हजार पाइहाल्छौ 美好曾。 मरि र भो म जस्तो हजार पाइहाल्छौँ के भयो म जस्तो हजार पाइहाल्छौ निकै नै मिठो आवाज तपाईँको मनलाई सुने खालको आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर आउन चाहनुहुन्छ यो समयमा सम्झना सन्देशहरू आफ्नो आफन्तसम्म पुर्याउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ कार्यक्रममा उहाँलाई स्वागत गर्छु हेलो कोही साथी हुनुहुन्थ्यो लाइनमा तर उहाँ चाहिँ गइसक्नु भएको रहेछ ठिकै छ फेरि तपाईँ प्रयास गर्नुहोस् पक्कै पनि हामी तपाईँसँग कुराकानी गर्ने नै छौँ अर्पण समर्पणको यो श्रृङ्खला तपाईँको लागि हो तपाईँकै सम्झना सन्देशहरू तपाईँकै घर परिवारसम्म पुर्याउनको लागि हामी आउने गर्छौँ र आज मात्र होइन हरेक दिन आउँछौँ तपाईँको माझमा र यति बेला अर्को साथी आइसक्नु भएको छ है भन्नुभएको छ राजजीले उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर पिप्लेबाट हजुर आयुष भन्नुभयो हो अनि के गर्नुहुन्छ आयुष यत्तिकै बसी बस हौ खाजा खानु भयो त ल ठिक छ अनि हाम्रो आयुषजीले रेडियो अर्पण चाहिँ कतिको सुन्ने गर्नुहुन्छ धेरै सुन्नुहुन्छ ल धेरै माया गर्नु होला अनि फोन पनि गर्दै गर्नुहोस् है अनि आज अर्पण समर्पण मार्फत तपाईँको सम्झना सन्देश कागजको लागि छ मकवानपुर काँक्रावासी र खोराकवासी र अर्पण बस्नेहरू सम्पूर्ण हुन्छ अहिले भने छु है ल नमस्कार आयुष जे हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फटाफट फोन गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति बेला फेरि पनि अर्को साथी फोन लाइनमा आइसक्नु भएको छ भन्ने सङ्केत मिलिराखेका छ उहाँलाई स्वागत गरिहाल्छु हेलो हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ होला राजपानीबाट के भन्नुभयो अरे सविता भुजेल अनि हाम्रो सविताजी आराम हुनुहुन्छ के गर्नुहुन्छ नि बसिरहने मात्रै हो है त्यो बसिरहेको बेलामा रेडियो अर्पण सुन्न पनि मन लाग्दैन है धेरै सुन्नुहुन्छ गफ लाउनु भयो कि ल ठिक छ त्यसो भए आज दिनैभरि सुनिराख्नुहोस् अनि सधैँभरि सुनिराख्नुहोस् है ल ठिक छ नि फोन पनि गर्नुहोस् फेरि सुन्नुहोस् मात्र भने होइन नि मैले के भन्छ फोन प्रेस गर्छु अनि कहिले लाग्दैन आज त लागिहाल्यो नि है आज त लाग्यो ल ठिक छ अब तपाईँसँग भोलिका दिनहरूमा पनि कुरा गर्न पाउँछु कि भन्ने आशा छ हेरौँ फोन गर्नुहुन्छ कि गर्नुहुन्न है गर्छ दिदी गर्छ ल ठिक छ कसलाई सम्झिनुहुन्छ आज चाहिँ अर्पण समर्पण मार्फत मैले बस्नु सरी त बहिनीलाई अनि मेरो साथी मुना सिरा अनि बिनिकालाई अनि मेरो आमा बाउ अनि दाई भाइ अनि हजुरआमा अनि हजुरबाउ अनि मलाई सबैलाई हुन्छ अहिले भने छु है नमस्कार अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको माझमा रहेर तपाईँको सन्देश त तपाईँको घरसम्म पुर्याइराखेका छौँ साथमा सुमधुर आवाजहरू पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा आवाज राख्छु सञ्चारकर्मी श्याम शीतलको आवाज हो यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि मलाई माया गर्दा कसैको मन रुन्छ भने तिमी बिना उसको जीवन औँसीको रात हुन्छ भने तिमीले मलाई माया गर्दा कसैको मन दिन्छ भने तिमी बिना उसको जीवन औसीको रात हुन्छ भने भो कसैको खुसी खुसी मलाई हाँस्नु छैन भो कसैको खुसी खुसी मलाई हाँस्नु छैन एउटा रोदारको हाँस्ने यस्तो माया गाँच्नु छैन एउटा रुदारेको हाँस्ने यस्तो माया गाँच्नु छैन तिमीले मलाई माया गर्दा कसैको मन दिन्छ अर्पण एक से चार थोपलो पांच मेगा हर्ट छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाँत एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस नमस्कार खडानन्द गुरु नमस्कार नमस्कार लौ न गुरु मेरो यो गाडी जहाँ लागेर सर्भिस गरे पनि टल्किँदै टल्किएन मेरो हात हेरेर भनिदिनु पर्यो <laughs> यो गाडीलाई कहाँ लग्यो भने न यहाँ जस्तै हुन्छ लौ न गुरु हरिओम नारायण काशी काशी हेर्न यो बच्चाको बुद्धि यस्तो कुरो पनि हात हेरेर भन्नुपर्छ त यस्तो कुरो त सबैलाई थाहा छ नि खैरनी चार मगनी चोक पर्सामा रहेको कङ्काली अटो वर्कसपमा जाऊ न तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने ज्याकवास हामी कहाँ सम्पूर्ण किसिमका लाइट गाडीहरू डेन्टिङ पेन्टिङ तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ सम्पर्क कङ्काली अटो ओक्सप खैरहने चार मगनी चोक पर्सा उपहार मार्बल सँगै प्रोप्राइटर रमेश लाल विक मोबाइल अन्ठानब्बे शून्य छत्तिस त्रिसठी चार सय छैसठी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 मेरो लागि साडी छोराको लागि मोबाइल अनि छोरीको लागि कस्मेटिक र गिफ्टका सामानहरू यी सबै लिएर आउनुहोस् है ल यति धेरै सामान कहाँ कहाँ डुल्नु पर्ने हो पछि लिए हुँदैन र तपाईँ पनि बकुलहरू मिनी मार्केटमा जानुहोस् न सबै सामान एकै ठाउँमा पाइन्छ नि पूर्वी चितवनको मुटु बकुलर चोकमा रहेको एउटै छाना मुनि सम्पूर्ण किसिमका सामान पाइने एक मात्र बकुलर मिनी मार्केट बकुलहर मिनी मार्केटका आकर्षणहरू महिन्द्र बाइक सोरुम जेन्स फेन्सी सामग्री लेडिज फेन्सी सामग्री पूजा सामग्री भण्डार बाल बच्चाका सामग्री शुभ कार्यको लागि आवश्यक गिफ्ट सामग्री कस्मेटिक आइटम थान कपडा ब्रान्डेड जुत्ता चप्पल साडी सोरुम मोबाइल मर्मत तथा ट्रेनिङ सेन्टर वैदेशिक रोजगार जानको लागि मेन पावरको सुविधा साथै गुणस्तरीय खाना र नास्ताको लागि होटलको व्यवस्था सम्पर्क बकुलहर मिनी मार्केट रनपा आठ बकुलहर चितवन पुनश र दुई हजार बराबरको सामान खरिदमा कुनै पनि पसलबाट आकर्षक पुरस्कार पाउन सक्नुहुनेछ कृष्णले पवित्र धार्मिक स्थल श्री गायत्री हरिहर मन्दिरको प्राङ्गणमा विगतका वर्षहरूमा झैँ यस वर्ष पनि यही दुई हजार सत्तरी साल पौष एक गते पूर्वाङ्ग भई नौ गते पूर्णाहुति हुने गरी माधुर्य वाचक पण्डित बालकृष्ण अर्यालज्यूका मुखार वृन्दबाट सङ्गीतमय कथा प्रवचन सहित श्रीमद् भागवत महापुराण एवं धनधान्याञ्चल ज्ञान महाज्ञमा सपरिवार उपस्थित भई दिव्य कथामृत पान गरी यथाशक्य सहयोग पुर्याइदिनु हुन हार्दिक आमन्त्रण गर्दछौँ उक्त महायज्ञमा दैनिक एघार बजेदेखि साढे चार बजेसम्म कथा प्रवचन आठ गते एक करोड दीप प्रज्वलन नौ गते अपरान्न तिन बजेदेखि दस गते अपरान्न तिन बजेसम्म अखण्ड हरिकीर्तन हुनुका साथै दैनिक बेलुकी छ बजेदेखि नौ बजेसम्म भजन कीर्तन हुनेछ आयोजक श्री गायत्री हरिहर मन्दिर संरक्षण समिति एवं श्री धन धान्याञ्चल ज्ञान महायज्ञ समारोह समिति रत्नगर एक निपनी चितवन आयो आयो होइन के आयो के हुनु नि प्रविधिको विकास सँगै दस वाटबाट चल्ने फोटोकपी मेसिन आयो नि होइन यो कहाँ पाइन्छ नेपाल पिप्ले चितवनमा फोटोकपी मेसिन दस वाटबाट चल्ने हेटुडादेखि काउसतीसम्मको लागि किस्ताबन्दी सेवा लगायत फोटो प्रिन्टर फोटो पेपर कार्ट्रिज इङ्क कप टी सर्ट छाप्ने मेसिन उपलब्ध रहेको जानकारी गराइन्छ सम्पर्क एसटिसी नेपाल पिप्ले चितवन प्रोपाइटर प्रकाश शिवाकोटी मोबाइल अन्ठानब्बे चार पचास पैँतालिस तिन सय उनपचास र अन्ठानब्बे शून्य अडसठी पैँतालिस सात सय पाइने स्थानहरू नारायणगढ सम्पर्क क्यानन हाउस मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचपन्न तिन सय एकानब्बे हेटोडा सम्पर्क मनोकामना फ्लेक्स मोबाइल नम्बर अन्ठानब्बे चार पचास एकहत्तर दुई सय अन्ठाउन्न ग्रुप ए का लागि पहिलो प्रश्न चितवनको भरपर्दो विश्वासलो ट्राभल्स कुन हो टुर्स एन्ड ट्राभल्स सही जवाफ अब दोस्रो प्रश्न हवाई टिकट रेल टिकट अन्तर्राष्ट्रिय कुरियर मनी चेन्ज सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ न्यु मिमोसा टुर्स एन्ड ट्राभल्स सही जवाफ हो तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ साथै रिकन्फर्म क्यान्सलिङको सुविधा सम्पर्क न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स सौराहा चोक हिमालयन ब्याङ्कको भवन फोन नम्बर शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी हेलो ए छोरीलाई सन्चै छ राम्रै छ अनि त्यो पुस छ गतेको कुरा त सम्झेकी छौ होला नि त्यस्तो कुरा नि बिर्सिन्छु र म हामी त पुस छ गते काममा आउँदैनौँ काममा नआएको दिनको पैसा त काटिन्छ नि पैसा भन्दा पनि ठुलो हाम्रो बच्चाको जीवनको कुरो छ तपाईँको पनि पाँच वर्ष मुनिका बच्चा छन् होला त्यसैले पुस छ गते होइन के हुँदैछ पुस छ गते पुष छ गते जन्मेदेखि पाँच वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूलाई पोलियो थोपा खुवाउने कार्यक्रम हुँदैछ त्यसैले पोलियो रोगबाट बचाउन जन्मेदेखि पाँच वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूलाई नजिकको खोप केन्द्रमा लगी पोलियो थोपा खुवाउनु पर्छ नि अनि यो कुरा छिमेकीहरूलाई पनि भन्नुहोस् है यही पुस छ गते जन्मेदेखि पाँच वर्ष मुनिका सम्पूर्ण बाल बालिकालाई नजिकको खोप केन्द्रमा लगी पोलियो थोपा खुवाऊ पोलियो रोग लाग्नबाट बचाऊ राष्ट्रिय पोलियो खोप अभियानमा सहभागी बनाऊ पोलियो रोगलाई सधैँको लागि उन्मूलन गरौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हो यस्तै हुन्छ क्याफेट पर्साको भुल्नै नसकिने खज खाएपछि हजुर हामी कहाँ इङ्गेजमेन्ट विवाह व्रतबन्ध बर्थडे पार्टी सेमिनार लगायत हरेक किसिमका शुभ कार्य गर्नु परेमा आउटडोर इन्डोर क्याटरिङको व्यवस्था पारिवारिक उच्च गुणस्तरीय शान्त बाथरूममा क्याबिनको सुविधा सहित इन्डियन चाइनिज कन्टिनेन्टल तन्दुरी स्पेसल खाना नास्ता साथै सम्पूर्ण किसिमका स्वदेशी तथा विदेशी पेय पदार्थहरू उपलब्ध छ फ्री होम डेलिभरीको पनि व्यवस्था रहेको छ प्रोप्राइटर बन्धु चौधरी क्याफेड पर्सा खैरोहनी चार चौबिस कोटी पर्सा पूर्व पश्चिम राजमार्गसँगै जोडिएको कृषि विकास ब्याङ्कको माथिल्लो तोला फोन शून्य छपन्न पाँच बयासी आठ सय अठासी मोबाइल अन्ठानब्बे चार चौन्न एकतिस सात सय बयालिस होइन दाई एकरो भएर के हेर्नु भएको हँ के हुनु नि बहिनी ऊ त्यो घरलाई हेरेको कति राम्रो छ है मैले पनि यस्तै घर बनाउने भनेको तर घर बनाउनको लागि चाहिने इट्टा गिटी बालुवा कहाँबाट ल्याउने होला भनेर सोचिराखेको नि ल दाई पनि हाम्रै जयमेङ्लाको मामा भान्सा रिङपोल उद्योगमा जानुहोस् न त्यसपछि त तपाईँको सपना पुरा भइहाल्छ नि ए ल ल अनि तिमी चाहिँ कता हिँडेको नि ल कता हुनु नि घरको लागि फर्निचरको सामान चाहिएको थियो त्यसैले गुणस्तरीय फर्निचर घरका सामान लिनको लागि मामा भान्जा फर्निचर उद्योगतिर हिँडेको नि हजुर हामी कहाँ स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिएका घर सजावटका फर्निचर विवाहका फर्निचर झ्याल ढोका काठ चिरानीको व्यवस्था दाउरा बिक्री गरिनुका साथै सिमेन्टबाट निर्मित ग्यारेन्टेड रिङ पोल खाबा अर्डर बोमिजिम पाइन्छ एवं निर्माण कार्यको लागि इट्टा गिट्टी बालुवा ग्राबेल माटो ट्रक ट्र्याक्टर भाडामा चाहिएमा सदैव हामीलाई सम्झनुहोस् साथमा होम डेलिभरीको व्यवस्था सम्पर्क मामा भान्जा फर्निचर उद्योग रत्नगर आठ निपनी चोक तथा मामा भान्जा रिङपोल उद्योग रत्नगर तेह्र जयमङ्गला पेट्रोल पम्पको अगाडि प्रोपराइटर राजेन्द्र कचेल मोबाइल नम्बर अन्ठानब्बे चार पचास छब्बिस आठ सय बयानब्बे कृष्ण सिलवाल मोबाइल नम्बर अन्ठानब्बे चार पचास पैँसठी चार सय एकचालिस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट किसिमको व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर विशेष गरी तपाईँको सम्झना सन्देशहरू तपाईँकै घर परिवारसम्म हामी पुर्याउने गर्छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म यो थापा जुटपानीबाट मेघ थापा मगर मेघ थापा मगर हजुर अनि के गर्नुहुन्छ मेघजीले यो ठाउँ मेरो लागि नयाँ म काठमाडौँ बस्छु काठमाडौँ भर्खर यहाँ मात्रै आएको भने पछाडि घर चाहिँ यहाँको कता घर चाहिँ बुटोल बुटोल घर काठमाडौँ बस्नुहुन्थ्यो अहिले चितवन आउनु भएको छ भने पछाडि अर्पण समर्पण त सुन्नु भएको थिएन होला योभन्दा अगाडि फर्स्ट टाइम सुन्नुभयो कस्तो लाग्यो त कार्यक्रम मैले सुरुदेखि सुनिरहेको थिएँ लाग्यो ल ठिकै छ अनि हामी विशेष गरी रूपमा रहेर सम्झना सन्देशहरू साटासाट गर्छौँ है तपाईँ सम्झना सन्देशहरू आफ्नो घर परिवार साथीहरूलाई दिन चाहनुहुन्छ भने चाहिँ दिन सक्नुहुन्छ यो र स्पेसली उनलाई शोभा राणा र काठमाडौँमा मेरो कार्यरत सम्पूर्ण अल रेन्जर्स अफ मिसिङ गर्न चाहन्छु यो मेरो लागि यो नयाँ ठाउँ हो तैपनि म ठिक छु भनेर जानकारी गराउन चाहन्छु हुन्छ मेघजी ल छुट्याउ नमस्कार मेक्जी हुनुहुन्थ्यो यति बेला फर्स्ट टाइम अर्पण समर्पणको श्रृङ्खला सुन्दैछु भन्दै हुनुहुन्थ्यो र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फटाफट फोन गर्नुहोला है भन्दै थिएँ राज्यले समय सकिसक्यो अब कोही साथीलाई लिन सक्दैनौँ भन्नुभएको छ र म पनि कार्यक्रमबाट छुट्टिनुपर्छ अरे यति जिल्लासम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि पनि धन्यवाद छ र आज विशेष गरी पूर्ण सम्पर्कमा आउनुहुने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु अनि यतिन्जेलसम्मकै प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि सुटिन्छु तपाईँलाई भेट्नको लागि चार बजे पछाडि रोजाइमा लग भाकाको बसाइ लिएर आउनेछु हवस् त नमस्कार ಮನೀಸು अर्पण एक से चार थोपलो पांच में